one four six four two nine and nine eight four five three four two eight seven seven okay friend यो त रह्यो इन्फर्मेसन प्रोग्राम पप ग्यालरीको स्पोन्सर आसिया होम डेकरको अब भने प्रोग्राम पप ग्यालरीमा ढिलो नगरिकन राख्दछु प्रोग्राममा फर्स्ट नेपाली पप सङ्ग केवल तपाईँको लागि tiमीले सिसाको कुदो बैठ अस्पताल गएर सान्नाले तिमीलाई हिर्काउला दौडीले ठ्याक्क ठ्याक्क ठ्याक्क तिमीलाई भेट्न म मनिचे आउँछु तिमीलाई भेट्न म मनिचे आउँछु बिरामी भएर सान्नाले तिमीलाई हिर्काउला दौडीले ठ्याक्क ठ्याक्क ठ्याक्क सानानी तिमीलाई हिर्काउला लौरीले ठ्याक्क ठ्याक्क ठ्याक्क प्रोग्राम पप ग्यालरीमा फर्स्ट नेपाली सङ्ग राखिसकेको छु बाबु बोगटीको आवाजमा अनि तपाईँले पनि अनुमान लगाइसक्नुभयो होला आर्टिस्ट अफ द विक हुन् भनेर या फ्रेन्ड बाबु बोगटी आज तपाईँको माझमा इन्फर्मेसन दिनेछु नेपाली सिङ्गर बाबु बोगटीको हुन त बाबु बोगटी मल्टी ट्यालेन्ट भएको व्यक्ति हुन् त्यसैले नेपाली अडियन्सले बाबु बोगटीलाई कसैले सानो पर्दाका कलाकार भन्दछन् कसैले ठुलो पर्दाका कलाकार भन्दछन् त कसैले मोडलानी सिङ्गर मल्टी ट्यालेन्ट भएका व्यक्ति बाबु बोगटीबाट नै नेपाली म्युजिकमा फरन फरकपन पनि आएको मानिन्छ बाल्यकालदेखि नै डान्स एन्ड म्युजिक प्रति इन्ट्रेस्टेड बाबु बोगटी चौध वर्षको उमेरदेखि नै स्टेज प्रोग्राम सिङ्गिङ पर्फर्मेन्समा व्यस्त अनि परिचित भइसकेका थिए पहिला विवश पौडेल नाम भए तापनि आम नेपाली अडियन्सले बाबु बोगटी भनेर चिन्ने गर्दछन् ट्वेन्टी फोर नोभेम्बरमा कोट डाँडा भोजपुरमा जन्मिएका पनि बाल्यकालपछि किशोरावस्थामा नै काठमाडौँ बस्न थालेका बाबु बोगटीले plus two level Lalit Kala campus in म्युजिक पास गरेका छन् नेपाली सिङ्गर सुरेश कुमार र वेस्टर्न ब्यान्ड बोइज ब्यान्डबाट प्रभावित बाबु बोगटीको बारेमा इन्फर्मेसन दिँदैछु अरू पनि बाँकी छन् तर त्यो भन्दा अगाडि फेरि पनि राख्दछु नेपाली पप सङ अधुरो प्रेम द एक्स ब्यान्डबाट केवल तपाईँको लागि अबको क्रममा द एक्स ब्यान्डबाट अधुरो प्रेम मेरा सारा माया तिमीलाई दिने प्रयास गरेदा मेरो फिल्म अधुर एक्सिस ब्यान्डबाट सुमधुर सेन्टिमेन्टल सङ्गपछि फेरि पनि कुरा गरौँ सिङ्गर एक्टर बाबु बोगटीका क्लास एटमा पढ्दै गर्दा he did his first solo act as a singer in the annual day and gave his first concert in full Pulchowk Patan in two thousand fifty seven यो कन्सर्टलाई अडियन्सले निकै नै रुचाए टु थाउजन्ड फिफ्टी सेभेनमा पुलसोक पाटनमा भएको कन्सर्टमा सफलता मिलेपछि बाबु बोगटीले सुरुङ्गा झाप झापामा टु थाउजन्ड सिक्सटी वानमा अर्को कन्सर्ट गरे उक्त कन्सर्टलाई बाबु बोगटीको लागि सदाको अवस्मरणीय पहल रह्यो कन्सर्ट बनेर बसिरह्यो ललित कला क्याम्पसमा गिटार तबला सँगसँगै हार्मोनियममा अध्ययन गरेका बाबु बगटी सिक्सटिन इयर्स एजमा नै अन्य स्टुडेन्ट भन्दा पोख्त भइसकेका थिए तबलामा अनि हार्मोनियम बिरामा वेल फ्रेन्ड तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो for ever and for all radio Arpan hundred four point five mega हर्सको program pop gallery sponsor by Asia home decor अनेरमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ र कन्ट्रोल रुममा हुनुहुन्छ एक्सटेन्सन पार्टनर राज आज तपाईँको माझमा इन्फर्मेसन दिइरहेको छ singing playing guitar listening to song or simply playing football hobbies भएका नेपाली सिङ्गर बाबु बोगटीको now let's enjoy to next song this is song remake song आगे आगे तपाईँको गोला फ्रम एल्बम थालोबाट artist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 ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न मिसर एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिए तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरहनी चार वर्ष अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ मरिने एक एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए गेठा बिहे गर्नु लागेको भाइलाई किन कुर्ता हे हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पर्ने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहे रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता छोराको बिहेका लागि गरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला Chaudhary photo and video mixing सेन्टरलाई Chaudhary photo and video mixing सेन्टरलाई हजुर हामी कहाँ शुभ विवाह व्रतबन्ध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा स्तरीय भिडियो सुटिङ अफलाइन अनलाइन digital video mixing editing telefilm film बनाउनु परेमा हामी कहाँ सम्पर्क राख्नुहोस् सम्पर्क Chaudhary photo and video mixing centre खरिन चार पर्सा बजार चौबिस कोटी चोक चितवन एभरेस्ट ब्याङ्कको ठिक तल प्रोप्राइटर चुत्रीराज चौधरी सम्पर्क मोबाइल अन्ठानब्बे चार त्रिपन्न अठार दुई सय छ्यानब्बे अन्ठानब्बे एक सय बाह्र पचासी छ सय पचासी ए सुन न आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् नि यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि Baglung Kali tailors and shirting suiting सेन्टरमा सिलाएको सुट पो त हजुर हामी कहाँ रेमन्ड विमल गिनी कपडा उपलब्ध छन् भने घर तथा कोठा सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम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 मलाई कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट मिलिरहेको छ टेक्निसियन पार्टनर राजको यो हो for ever and for all radio Arpan hundred four point five mega हज र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot com लगन गरेर र अहिले सुनिराख्नु भएको छ program pop gallery sponsor by Asia home decor यदि तपाईँ पनि कुनै पनि घर अफिस या वित्तीय संस्थाको निर्माणपछि कोठालाई के कसरी सजाउने भन्ने र सोच्दै हुनुहुन्छ भने सोच्न बन्द गर्नुहोस् र जानुहोस् हाम्रै टाँडी बजार र शाखा कार्यालय नारायणगढको मेन रोडमा रहेको रहेको आसिया होम जहाँ तपाईँले पाउन सक्नुहुन्छ आकर्षक कोठा सजावटका सामग्री पर्दा पर्दाका डन्डी कार्पेट कुसन कुसन कभर सोफाका खोल र अन्य कोठा सजावटका सामग्री सुपथ मूल्यमा मोबाइल नम्बर पनि नोट गर्नुहोला अन्य विस्तृत जानकारीको लागि nine eight four five one four six four two nine र nine eight four five three four two eight seven seven number फेरि पनि सुन्नुहोला अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय सतहत्तर ओके फ्रेन्ड प्रोग्राम पप ग्यालरीमा आज मैले तपाईँमा आज इन्फर्मेसन दिइरहेको छु नेपाली सिङ्गर बाबु बोगटीको फेरि पनि कुरा गरौँ सिङ्गर एक्टर बाबु बोगटीको तर नेपाली पप सङ पछि अबको क्रममा नेपसाई मिक्स माया माया ओ केवल ने साँच्ची पुटिङ मेरो सबै तिम्रो मुटुमा सतमा मिठो म तिम्रो हरेक खाँचोमा सत दिन्छु म तिम्रो भाव हरेक छुटोमा लेखे तिमी लेख्छु लेख हरेक भाषामा cruise, shaking the fools, cutting the moves, hugging the booze, picking the groove, wrecking the boots, smoking the cruise, stomping the news, kicking the fool, I'm thinking I'm picking the you. कति आँसु झरे पनि जति खुसी भए पनि तिमी नै हुनेछ मेरो मनको प्यारी नानी We can talk, we can walk, hold hands around the park wherever you are You will always be my heart, किनकि मायालु तिमी चाहिँ साह्रै मजालु तिम्रो त्यो यौवन रहेछ साह्रै पैसालु अनि लजालु तिम्रो आँखाको हेराइ एकै नजरले लट्ठ पारे मलाई एक स्पर्शले दियो मलाई जलाइ तिमीको तिजमा कसरी बस्नु another mic show Bring up the garage before you look at me I'm the man you need and it ain't hard to see Oh my god, my god, my oh, oh, oh. नारी दिनु अब आशा यो मेरो कस्तो कर्म तिमीले किन बुझेन मेरो मनको मर्म तिम्रो साथ पाउने आशा मानिन्छ अर्को जन्म माया हो कि या हो यो मेरो कर्म हराउन मन लाग्छ केवल तिम्रो सम्झनामा हर दिन के केवल तिम्रो कल्पनामा भयो जिउनु गाह्रो अनि बाँच्नु यहाँ साह्रो आँखाको बाटो भए मनभित्र बस्न गाह्रो अँगारो जीवनमा चाहिँदो तिम्रो उज्यालो किनकि बिरिसके म तिमीमा के केवल तिम्रो साथ पाउँछ अरे दुनियाँमा नपरो जुन भाइमा तिम्रो तिमी मेरो पूर्णिमा तिम्रो नै भाषा छ शब्द र बोलीमा परेमा माया चाहेमा लागि तिम्रो यो मात्र परे कहीँ राईमा चाहियो तिम्रो साथ साइड टूबाट माया ओ माया फेरि पनि इन्फर्मेसन राख्दछु artist of the week Babu बगटीको बाबु बगटीको धेरै सङ्घ नभए पनि जति छन् त्यतिमा निकै नै हिट छन् सिङ्गर बाबु बगटीका सङ्घहरू चाहे जे होस् एभ्रिडे जमुना जाने मायालु कान्छी छोरी मायालुले निष्ठुरीको मन ओ गोरी फेरि त्यो दिन सानो छ गाउँ तिमी कुन सान्नानी र अन्य हिट सङ्घहरू गाइसकेका सिङ्गर एक्टर बाबु बोगटीले एक्ट गरेका सानो पर्दाका केही टेलिफिल्म पनि छन् ती टेलिफिल्म काठमाडौँ पुरुष सम्भव असम्भव सङ्कट र जागरण हुन् भने त्यस्तै गरी मोडलिङ पनि गरेका छन् कयौं सङ्घहरूमा केही सङ्घहरू हुन् कुमार कान्छाको मैले खोजेको साइली तिमीलाई नवीन के भट्टराईको खाँदै नखाएको विषले हेमन्त शर्माको माया साह्रै महँगो यल्पी जोशीको रेशम गुलाम अलीको लोलाएका ती ठुला दीपक गौतमको मायाले छोइसकेछ र ठुला पर्दाका फिल्म बाटो मुनिको फुल र आइम इन लभ यसकारण बाबु बगुटीलाई मल्टी ट्यालेन्ट आर्टिस्टको रूपमा पनि लिइन्छ ओके फ्रम पप ग्यालरीमा फेरि पनि राख्दछु next pop song album crazy had टूबाट सुनिल सिंह ठाकुरीको भोकलमा घटना घट्यो घटना घट्यो घटना घट्यो यो सुन्दर नजर नजर छुछो नजर नजर छुछो अन्जान उनीसँग घटना घट्यो घटना खप्यो यो के राम्रीसँग नजर नजर जुझो नजर नजर जुझो अनजान उनीसँग उसको मन मेरो मन ठोकियो तो मनमा मुस्कुराइ गयो मन भयो उसको मन मेरो मन ठोकियो तो मनमा मुस्कुराइ गयो मन भयो घटना घट्यो घटना तिम्रोलाच माया घटना घट्यो घटना घट्यो यो राम्रैसँग घट्यो नघट्यो एउटी राम्रैसँग <laughs> जो कोहीलाई पनि चाहन्छ यस्तो घटना घटोस् भनेर के गर्छ ब्रान्ड वेल अब भने प्रोग्राम पप ग्यालरीको हामी लास्ट लास्टमा आइसकेका छौँ कन्ट्रोल रुमबाट पनि टाटा बाई बाई भन्ने बेला भयो भनेर सङ्केत गरिरहेका छन् technician partner Raj okay Raj वरी अब बिदा माग्छु वेल फ्रेन्ड आज मैले तपाईँमा आज इन्फर्मेसन राखेँ सिङ्गर एक्टर बाबु बगटीको अब भने प्रोग्राम पप ग्यालरीबाट छुटिनुपर्ने हुन्छ नेक्स्ट विकसम्मको लागि radio Arpan hundred four point five megahertz र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा तपाईँ जहाँ हुनुहुन्छ जे गर्दै हुनुहुन्छ तपाईँको सफलताको कामना अनि अहिलेसम्म मसँगै रहनुभयो thank you very much control रुमबाट सपोर्ट गर्ने टेक्निसियन पार्टनर राजलाई पनि थ्याङ्क यू भेरी मच भन्दै एन्ड प्रोग्राम पप ग्यालरीलाई स्पोन्सर गर्ने आसिया होम डेकर प्रति आभार व्यक्त गर्दै अलवेज लभ नेपाली म्युजिक भन्दै ब्याकग्राउन्डमा बजिरहेको विधान श्रेष्ठको माछी मार्न जाउन राजे कालापानी छाड्दै radio Arpan hundred two point five mega हर्सको प्रस्तुति प्रोग्राम पप ग्यालरीबाट तपाईँको दिलको साथी म राजन दिल गुरुङ छुटिन्छु टाटा bye bye see you soon have a great time नमस्कार कोरना हाला में जाउँ न दसैँ काला पानीमा कहने